ले हाँस्दै जिउनु है जीवन म हुन्छु यो संसारमा भोलिमा हुन्छु हुँदिन आज एक दिन रुन देउका खैमा त्यसपछि म कहिले रुदिनँ हाँस्दै जिउनु है जीवन भोलि म हुन्छु यो संसारमा भोलि म हुन्छु हुँदिन आज एक दिन रुन देऊ काखैमा त्यसपछि म कहिले रुँदिन आज भैमा त्यसपछि म कहिले दिन मरि जाने यो सोला अब सायद भेट होला नहोला भोलि म हुन्छु यो संसारमा भोलि म हुन्छु हुँदिन आज एक दिन रुन देउका खैमा पछि म कहिले यो अब सायद भेट होला होला भोलि म हुन्छु हुँदैन यो संसारमा भोलि म हुन्छु हुँदिन आज एक दिन रुन देउका खैमा त्यसपछि म कहिले रुदिन आज एक दिन रुन देऊ काखैमा त्यसपछि म कहिले रुदिन my voice. छैन कहिले मेटेर जाने तिम्रो मेरो मायाको कहानी भोलि म हुन्छु यो संसारमा भोलि म हुन्छु हुँदिन आज एक दिन रुन देउका खैमा त्यसपछि म कहिले मायाको कहानी भोलि म हुन्छु हुँदिन यो संसारमा भोलि म हुन्छु हुँदिन आज एक दिन रुन देऊ काखैमा त्यसपछि म कहिले रुदिन आज एक दिन रुन देऊ काखैमा पछि